बदलियो तिमी बदलियो साइनो बदलियो तिमी बदलियो साइनो बदलियो संसार बदलियो जीवन बदलियो संसार बदलियो जीवन तर उस्तै छु म उस्तै छ यो माया तर उस्तै जस्तै छ यो माया बदलियो तिमी बदलियो साइनो तिमी त फुल हौ नावेली फुल्नु तिमी त फुल हौ नावेली फुल्नु काँडा झै बस्न सकिन घेरी काँडा झै बस्न सकिन घेरी तिम्रै भै जिउँछु मारको जुनी जिउँछु मरको जुनी ढाँटे भने भागेले फेरि ढाँटे भने भागेले फेरि बदलियो तिमी बदलियो साइनो माया हो मन्दिर माया हो देउता माया हो मन्दिर माया हो देउता भन्थ्यो नि गर्छु मायाकै पूजा भन्थ्यो नि गर्छु मायाकै पूजा भत्कायो मन्दिर लात्यायो देउता का यो मन्दिर लत्यायो देउता जिन्दगी मेरो भो धुजा धुजा जिन्दगी मेरो भो धुजा धुजा बदलियो तिमी बदलियो साइनो बदलियो तिमी बदलियो साइनो बदलियो संसार बदलियो जीवन बदलियो संसार बदलियो जीवन तर उस्तै छु म उस्तै छ यो माया तर उस्तै छु म उस्तै छ यो माया बदलियो तिमी बदलियो साइनो